नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म अनिता अर्याल चितवनका एकतीस मध्ये बाह्र गाविस बाढ़ी र पहिरोको उच्च जोखिममा रहेको छ सुगम जिल्ला भनेर चिनिएको चितवनका एकतीस गाविस मध्ये बाह्रवटा गाविसलाई जिल्ला विपद व्यवस्थापन समिति चितवनले उच्च जोखिममा राखेर क्षति न्यूनीकरणको तयारी गरेको जीविस प्रकोप व्यवस्थापन स्रोत व्यक्ति बलराम लुइटीले जानकारी दिनुभएको छ ती गाविससँगै रत्नगर र भरतपुर नगरपालिकाका केही ओडालाई पनि बाढ़ीको उच्च जोखिममा राखिएको छ भने हालै बनेको खैरहनी नगरपालिकाको कुमरु क्षेत्र पनि उच्च जोखिममा रहेको लुइटेलले बताउनुभयो जिल्ला विपद व्यवस्थापन समितिको तथ्याङ्क अनुसार चितवनको कल्याणपुर गर्दी र बगौडा गाविस रिउ नदी लगायत अन्य कहरे खोलाको उच्च जोखिममा छन् त्यस्तै मेघौली मंगलपुर दिव्यनगर कविलास गाविस नारायणी नदीबाट उच्च जोखिममा छन् त्यसै गरी जगतपुर कथार पिप्ले भण्डारा र पटिहानी गाविस राप्ती नदीबाट प्रभावित भएको लुइटेलले बताउनुभयो कारण नारायणी र राप्ती नदी छेउछाउका सयौं स्थानीय बासिन्दा पटक पटक विस्थापित हुन पुगेका छन् गत असार अठाइस र उन्तिस गते माड़ीमा आएको बाढ़ीले एकजनाको ज्यान लिएको थियो भने त्यहाँको गर्दी कल्याणपुर र बगौड़ा गाविसका छ सय भन्दा बढ़ी घर डुबानमा परेको थियो हेटौडामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् राजविराजबाट काठमाडौँका लागि छुटेको ना पाँच ख बाह्र अडसठी नम्बरको बसले लु अठार प एकहत्तर अठासी नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वर्षामाडीमा ठक्करिँदा मोटरसाइकल चालक भारत घर भई भैरहवा बस्दै आएका उदय कुमार चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ बसको ठक्करबाट गम्भीर घाइते भएका सोनु सिंहको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ मुलुकका केही स्थानमा रोपाई सकिएको रूपमा पनि साउने संक्रान्ति मनाउने गरिन्छ असार महिनाभर हिलोमा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने खतिरा लुतो आदि आउन सक्ने भएकाले जीवलाई सफा सुग्घर र निरोगी बनाउन हिजो साँझ लुतो फाल्ने चलन रहिआएको छ गाउँघरमा यस दिन साँझ अगेनामा कुरिलो र तितेपाती सल्काएर अगेनाबाट अगुल्टो झिकी चारै दिशामा घुमाउँदै लुतो लैजाऊ भनी अगुल्टो फ्याँक्ने गरिन्छ त्यसै गरी लुतो फालिसकेपछि जिउमा खटिरा आएको छ भने कुकुडाइनो जलाई त्यसको मलम बनाएर लगाउने प्रचलन छ साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक किम्बदन्ती रहेको छ त्यसैले साउन महिनाभरि खास गरी विवाहिता महिलाहरूले आफ्नो परिवारको सुस्वास्थ्य दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत उपासना पूजा आराधना गर्ने गर्दछन् साउनमा महिलाहरूले हरियो पोते हरियो चुरा र रातो लुगा लगाउने प्रचलन छ यसैबीच पवित्र तीर्थस्थल देवघाटमा हिजोबाट साउने मेला शुरू भएको छ साउने संक्रान्ति भएकाले हिजो साउने संक्रान्ति भएकाले देवघाटमा स्नान गर्नेको पनि खुइचो लागेको थियो पूर्व सांसद मैयादेवी श्रेष्ठले रुद्रीपाठ गरेर मेलाको शुरूआत गर्नुभएको देवघाट क्षेत्र विकास समितिका सदस्य टंकनाथ पौडेलले जानकारी दिनुभयो नेपाली कंग्रेस रत्नगर समितिले बीपी कोइरालाको प्रथम जन्म शताब्दी सप्ताहव्यापी कार्यक्रम गरी मनाउने जनाएको छ नगर समितिले एक हप्तासम्म गर्ने कार्यक्रमको सूची हिजो रत्नगरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ समितिले आयोजना गरेका अधिकांश कार्यक्रमहरू सामाजिक विकासमा टेवा पुग्ने खालको रहेको नगर समितिका सभापति रूपनराज घिमिरेले बताउनुभयो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हिजो बिहिबार पत्रकार सम्मेलन गरेको कंग्रेसले आज साउन दुई गते श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाका ज्येष्ठ वरिष्ठ नागरिकहरूलाई फलफूल वितरण गर्ने भोलि तीन गते सौराहा चोकमा रक्तदान कार्यक्रम चार गते अन्तर विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता पाँच गते अन्तर कलेज स्तरीय निबन्ध प्रतियोगिता र छ गते बीपी चिन्तन र वर्तमान सान्दर्भिकता विषय विचार गोष्ठी गर्ने जनाएको छ कार्यक्रममा नेपाली कंग्रेसका महासमिति सदस्य तथा पूर्व सांसद एकनाथ राणा भाट क्षेत्रीय सभापति कुमार कार्की लगायतले बोल्नु भएको थियो कार्यक्रम नेपाली कंग्रेसका नगर सभापति रूपन राज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो रौतहटका बत्तीसवटा झोले विद्यालय खारेजीमा परेका छन् भने उन्नाइसवटा विद्यालयको समायोजन हुने भएको छ जिल्ला शिक्षा कार्यालय रौतहटले विद्यालय दर्ता गरी सरकारी रकम निकासा लिँदै आए पनि अध्यापन नभएका बत्तीस झोले प्राथमिक विद्यालय खारेजी गर्ने निर्णय गरेको छ यस्तै कम संख्यामा विद्यार्थी रहेका विद्यालयलाई पनि नजिकै रहेका अन्य विद्यालयमा समायोजन गर्ने निर्णय भएको छ खारेजीमा पर्ने विद्यालयहरूमा देव प्राथमिक विद्यालय भगवती प्राथमिक विद्यालय गणेश राजाराम प्राथमिक विद्यालय बचन प्राथमिक विद्यालय क्रान्ति प्राथमिक विद्यालय लगायत बत्तीस विद्यालय रहेका छनृ तेक्वान्डोका पाँचजना अन्तर्राष्ट्रिय प्रशिक्षकलाई हिजो रत्नगर पाँच चित्रसारीमा सम्मान गरिएको छ चित्रसारी युवा खेलकुद समितिले पाँचौं विश्व परा तेक्वान्डो रजत पदक विजेता यादव कुंवर भर्खरै तेक्वान्डो प्रशिक्षक बन्न सफल किरण श्रेष्ठ गोपाल श्रेष्ठ प्रदीप श्रेष्ठ र हङकङका प्रशिक्षक गणेश गुरूङलाई सम्मान गरेको हो किरण गोपाल र प्रदीप विश्व तेक्वान्डो एकाडेमी कुकिवान कोरियाको आयोजनामा सम्पन्न पैंतिसौं अन्तर्राष्ट्रिय तेक्वान्डो मास्टर कोर्स दुई हजार भाग लिए अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल हुनु भएको थियो तेक्वान्दो खेल मार्फत चितवनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन भूमिका खेलेको भन्दै उहाँहरूलाई सम्मान गरिएको हो कार्यक्रममा खेलाड़ीहरूलाई सम्मान पत्र र दोसल्ला उडाएर सम्मान गरिएको थियो त्यसै गरी रत्नगर पाँच चित्रसारी निवासी किरण श्रेष्ठलाई स्थानीय चित्रसारी आमा समूहले समेत सोही कार्यक्रममा सम्मान गरेको छ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टीका बहादुर कार्की प्रमुख अतिथि रहनु भएको कार्यक्रममा चित्रसेन सामुदायिक वनका अध्यक्ष अशोक चौधरी मावि चित्रसारीका प्रधान अध्यापक सूर्य प्रसाद लामिछाने समितिका सदस्य निरज गुरूङ चित्रसेन क्लबका अध्यक्ष राजेन्द्र कुमार थपलिया लगायतले बोल्नु भएको थियो कार्यक्रम चित्रसारी युवा खेलकुद समितिका सचिव निर्मल गिरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संयोजन अनन गुरूङले गर्नुभएको थियो अब पालो अर्पण जनआवाजको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 उनीहरूका अनुसार एम्स्टरड्यामबाट क्वालालामपुर गइरहेको मलेसिया एयरलाइन्सको उक्त विमानमा सवार